कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजयी नेपाली गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूमा प्राविधिक मित्र शशीन्द्र गौतमका साथमा यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन आजको यो रविवारीय श्रृंखला स्वर सम्राज्ञी अरूणलामा समर्पित छ त्रिपन्न वर्षसम्मको जीवनमा निरन्तर नेपाली गीत संगीतमा समर्पित अरूणा लामाको पहिलो गीत रेकर्ड सोह्र वर्षको उमेरमा भएको थियो भने एघार वर्षको उमेरमा उनले दार्जीलिङको गोर्खा दुःख निवारक संघको मञ्चमा पहिलो पटक गाएकी थिइन् आज हामीसँग उनी भएको भए सत्तरी वर्षकी हुने थिइन् आजको यो श्रृंखलामा हामीले अरूण लामालाई सात सुरका संगीतका साथसहित समेटेका छौं यो पहिलो लहरमा अजर अमर गीतहरूको आज एकहत्तरौं श्रृंखला गायिका अरूणा लामाको जन्म तिथिको हैसियतले आज उहाँ भएको भए एकहत्तर वर्ष नै हुने थियो र यो सत्रौं पुण्यतिथिमा हामीले अरूणा लामालाई संगीतका सात सुरका साथमा श्रद्धाञ्जली अर्पण गर्दैछौं आजको अजर अमर गीतहरूमा अरूणा लामा विशेष अरूणा लामाको गायन एघार वर्षको उमेरमा दार्जीलिङको गोर्खा दुःख निवारण संघको मंचबाट शुरू भयो भने उनले चौध वर्षको उमेरदेखि आफ्ना गुरू तुल्य दाजु अम्बर गुरूङसँग संगीतमा सानिध्य पाए अम्बर गुरूङको रेकर्ड भएको पहिलो गीत नौलाखा तर उदाय धरतीमा आकाश हाँसेछ भन्ने गीतमा अर्ण लामाका पति त्यति बेला प्रेमी शरण प्रधानले मेन्डोलिन बजाए त्यही समयको हाराहारी उन्नाइस सय एकसाठीमा अम्बर गुरूङको गीत रेकर्ड गर्न गएको बेला अम्बर गुरूङसँग युगल गीत बाँदा मायाले गाएर अर्णलामाको रेकर्डिङको इतिहास शुरू भयो भने बुपी शेरचनको शब्दमा अम्बर गुरूङको संगीतबाट अर्ण लामाको गायन शुरू भयो आज किन यौवन उदास उदास छ यहाँ आज किन जीवन निराश निराश छ यहाँबाट आज अरूण लामाको यो कार्यक्रम तयार गर्दै गर्दा हामी एउटा दुःखद खबरका साथ यो कार्यक्रमलाई शुरू गर्दैछौ नेपाली चलचित्रका निर्देशक प्रदीप रिमाल जसको देहान्त भएको छ हिजो बिहान अमेरिकामा र भोलिसम्म उनको शवलाई अमेरिकामै राखिने भएको छ र अमेरिकामा शब जलाउने प्रक्रिया वा अन्य कामकाजमा लाइन लाग्नुपर्ने हुनाले सोमबार साँझ मात्र उनको अन्तिम क्रिया हुने भएको छ सिलु नेपाल भाषाको चलचित्र के घर के डेरा माया जस्ता चलचित्रका निर्देशक प्रदीप रिमालको चलचित्रको पहिलो गीत रेकर्डिङ माइती घरबाट भएको थियो भने गाएकी थिइन् अरूणा लामाले नै अरूणा लामा र गीता दत्तको युगल आवाजमा जयदेवको संगीतमा प्रदीप रिमालको शब्दबाट यो आजको अरूणा लामा श्रद्धाञ्जली अरूणा लामाको गायन चलचित्र माइती घरबाट प्रदीप रिमालकै शब्दबाट शुरू भयो जयदेवको संगीतमा अरूणा लामाकी प्रिय गायिका थिइन् गीता रय दत्त र उनीसँगै उनले युगल गीत गाउने मौका पाए माइती घरमा अरूणा लामाको रेकर्डिङ भएको पहिलो गीत आफ्नै गुरू दाजु अम्बर गुरूङको संगीतमा थियो भने त्यसै गरिकन पहिलो युगल गीत नयाँ गायक रूद्रमणि गुरूङसँग एकांशा मलाई सुनको तारा खसाइदेउनबाट शुरू भएको थियो त्यसपछि उनले अर्को युगल गीत जितेन्द्र बरदेवासँग हेर न हेर कान्छा डाँडामा फूलले ढाक्योबाट आफ्नो रेकर्डिङलाई अघि बढ़ाइन् तर अरूणा लामालाई सांगीतिक जगतमा अलग्गै पहिचान दिएको गीत थियो जितेन्द्र बरदेवाको शब्द शरण प्रधान रंजित गजमेरको युगल संगीतमा रहेको गीतबाट यो गीतको एउटा आफ्नै ऐतिहासिक कथा छ दार्जीलिङमा त्यति बेला सांगीतिक प्रतियोगिता हुँदा संगम समूहबाट शरण र रंजितको संगीतमा अरूणा लामाले पनि गीत गाउनुपर्ने भयो हिमालय कला मन्दिरबाट गोपालयुञ्जन र कर्मयुञ्जनको संगीतमा दिलमाया खाती सहभागी हुने भएपछि गीतको निकै संकट पर्यो र गीतकार जितेन्द्र बरदेवाले मलाई एक घण्टा टाइम दिनु भनेर उनी लोयड बगैँचाभित्र हराए र बाहिर आउँदा उनले अत्यन्त बुलन्द गीत लिएर आए त्यो गीत थियो यहाँ फूल नखिलेछ बहार आउन नै भूलेछ यो गीतमा निर्णायकहरूले अर्ण लामालाई पनि प्रथम घोषणा गरे दिलमाया खातीलाई पनि प्रथम घोषणा गर्नुपर्ने भयो दुवै गायिका त्यति बेला दार्जीलिङमा प्रथम भएर दार्जीलिङ शहरभरि घुमाइएको थियो यो त्यही गीत थियो अर्ण लामाले दिलमाया खातीसँग प्रतिस्पर्धामा बराबरी हुनु परेको यहाँ फूल ना खिली दार्जीलिङवासीले अत्यन्त गर्वका साथ त्यो प्रतियोगितामा सुनेको यो गीत थियो यहाँ फूल नखिलेछ बाह्र आउन नै भुलेछ यसलाई त्यति बेला दार्जीलिङेहरूले डेट सङ भनेर नामाकरण गरेका थिए किनकि शरण प्रधानले यस गीतलाई संगीत गर्दा D major E major A major र डी मेजर डीईएडी डेड म्युजिकमा गरेका थिए त्यसकारण एउटा मृत गीतका नामबाट पनि चर्चित यो गीतसँग अर्ण लामाको नेपाली संगीत जगतमा प्रवेश भयो यसबाहेक अर्ण लामाले शरण प्रधानको संगीतमा मान्छे सबै एउटै रगतको वा मैले जीवनलाई कसरी सजाए आँखाहरूले कसलाई कसलाई खोजे झैं लाग्छ यो बहिनीको माया जस्ता गीतहरू पनि गाइन् आजको श्रृंखलामा हामी शरण प्रधान र अरू लामाका सहबद्ध भएका गीतहरूलाई र दोस्रो चरणमा नाति र तेस्रो चरणमा अम्बर गुरूङ गोपालिनका गीतहरूलाई समेट्ने कोशिश गर्नेछौ शरण प्रधानका बारेमा धेरै रमाइला संस्मरणहरू हामी पछिल्लो कार्यक्रममा राख्नेछौं बाबुआमाले करोड़ौं रूपियाँ राखिदिएका नेपाली त थोरै नै छन् लाख दश लाख राखिदिएका त कमै छन् तर शरण प्रधानले बेन्जोलाई मेण्डोलिन बनाउन्जेलको यात्रालाई भाषागत प्रसाद गुण तथा लक्षण अनि उपमा भनेर लिन सक्छन् सत्य के हो भने बेन्जोलाई मेन्डोलिन बनाउन शरणले साह्रै नै संघर्ष गरेको थियो अर्थात बेन्जोबाट मेन्डोलिनसम्म यात्रा गर्दा उनले कष्ट भोग्नु परेको थियो त्यो वास्तविक सत्यतासित जुझ्न उनलाई साह्रै कठोर अनुभव भएको थियो ईश्वर बल्लभ उनका गुरूले लेखेका छन् शरण प्रधानका बारेमा अर्घबहादुर प्रधान र कवि माया प्रधानका छोरा शरण प्रधानसँग अम्बर गुरूङको सानिध्यपछि आर्ट एकाडेमीमा अम्बर गुरूङकै सहचारीमा यी काम गर्दै गर्दा शरण र अन सम्बन्ध बन्न गयो र परिचय हुन गयो र विस्तारै निकटता बढ्दै गयो र यो निकटतापछि प्रेममा परिणत भयो र उन्नाइस सय चौसाठीको मे चारका दिन यी दुईले विवाह गरे अघि नै यी दुईका अत्यन्त चर्चित लोकगीतहरू थिए आकाश धरती साक्षी छ हृदयको माया तिम्रै हो यो जीवन मेरो मात्रै होइन अर्को जीवन पनि तिम्रै हो तर अहिले प्रस्तुत गर्ने गीत शरण प्रधानले साँच्चै नै अर्ण लामाका लागि नै लेखेका थिए म आँखैमा राखिने योग्य कहाँ छु मलाई सम्झी ठिट्याउन योग्य कहाँ छ म भूल हुँ सुधारिन योग्य कहाँ छु कुनै दिन जब मैले सबैलाई रिझाएँ त्यही म किन आज सबलाई बिझाएँ म मान्छे हुँ मान्छेलाई माया चाहिन्छ मेरो जीवनलाई पनि साथी चाहिन्छ तर साथी बन्न म योग्य कहाँ छु शरण प्रधानले अर्णा लामालाई एघार वर्ष चान्सुनको वैवाहिक जीवनको सानिध्यपछि छोडेर गए स्कूलको जीवनबाट थाकेर घर फर्केका बेला शरण प्रधान आराम गर्न ढल्किएका थिए र ढल्किएको ढल्कै उनले आफ्नो जीवन र जगत छोडे अरूणालाई एक छोरा एक छोरी सपना र सुप्रीत निशानी छाडेर गए अरूणा लामाको जीवनमा यो संकट आएपछि काठमाण्डुमा रहेका कलाकारहरूले अर्ण लामाको सहायतार्थ सांगीतिक कार्यक्रम गरे अरूणा सहयोग साँझ यस कार्यक्रममा सबैले गाउने भए विशेष गरेर नारायण गोपाल अम्बर गुरूङ कुमार बस्नेत तर सबै कलाकारले निशुल्क गाउने कुरा हुँदाहुँदै पनि पछि आर्थिक कुराको किचलो आएपछि अम्बर गुरूङ नारायण गोपालका बीचमा त्यही बेला द्वन्द शुरू भयो र बोलचाल बन्दको अवस्थामा दश एघार वर्ष लम्बियो कार्यक्रम असफल भयो अर्ण लामाले कुनै सहयोग पाइन त्यसपछि अर्ण लामाको काठमाण्डुमा अर्को कार्यक्रम भयो पत्रकार विजय उदय पालपालीले जब आकाश बोल्छ नामबाट कार्यक्रम गरे अर्ण लामाको सहायतार्थ जब आकाश बोल्छ अर्ण लामा सहयोग साँझ र त्यसपछि स्मृतिका कोसेली हाम्रा गीतहरूसम्म आइपुग्दा अर्ण लामालाई धेर थोर सहयोग हरेक किसिमबाट भइ नै रहेको थियो अर्ण लामा त्यति बेला काठमाण्डु आउँदा कान्तिपथमा रहेको होटल नुकमा बस्ने गर्थिन् यल्लो पागोडा होटल अगाडिको नुकमा सानो कोठामा अर्ण लामा आफ्ना पतिका साथमा पहिलो पटक आउँदा नै त्यहीँ बसेकी थिइन् र पछि पनि उनको त्यहीँ बस्ने बास भयो र बिस्तारै उनी पछि न्यूरोडको होटल पारसमा पनि बस्न थाले राष्ट्रिय नाचघरका महाप्रबन्धक नारायण गोपालले आयोजना गरेको स्मृतिका कोशीले हाम्रा गीतहरू कार्यक्रममा दुई हजार उनाचालिस साल पौषमा अर्ण लामा आफ्ना नयाँ पुस्ताका गायक पेमा लामा शंकर गुरूङ नन्दा हाङकिम महादेवी मुखिया सन्ध्या मुखिया रमोला मोक्तान कुन्ती सुन्दासका साथमा काठमाण्डु आइन् र यो नै सायद अर्ण लामाको एउटा युगान्तकारी कार्यक्रम थियो राष्ट्रिय नाचघरको मंचमा अर्ण लामाले आफ्नो जीवनको त्रिपन्न वर्षमा निरन्तर गाइन् निरन्तर नेपाली जनजीवनलाई झकझकाइन् तर पतिको देहान्तपछि करिब दुई तीन वर्ष उनी मौन रहिन् उनको यो शरण प्रधानको शब्द र संगीतको गीतले पनि त्यो मौनतालाई व्याख्या गर्छ यस्तै लाग्छ हजुरलाई कस्तो लाग्छ मेरो माया कसिङ्गर त होइन अर्कबहादुर प्रधान र कविमाया प्रधानका एक्लो छोरो शरण प्रधानले दातेमा लामा अर्थात अर्ण लामालाई मन पराइन् विवाह भयो तर दार्जीलिङका नेवारवासीहरूका माझमा गड मदरका रूपमा चिनिने कविमाया प्रधानले धेरै वर्षसम्म अर्ण लामालाई बुहारीको रूपमा स्वीकार गर्न गाह्रो मान्यो अरूणा लामाको जीवनमा दुःख र अवसाद परीक्षाका रूपमा आइ नै रहे कलाकारको जीवन जहिले पनि अरूलाई सहयोग गर्ने सहायता गर्ने र अरूको सहायतार्थ गीत गाइदिने तर आफ्नै जीवनमा संकट आइपर्दा त्यस्तो कुनै माध्यम हुँदैन त्यति बेला दार्जीलिङका केही कलाकार विशेष गरेर मणिकमल छेत्री मान मोक्तान अन्य कलाकारले दार्जीलिङको त्यति बेलाको पश्चिम बंगाल सरकारसँग आग्रह गरेर अर्ण लामालाई एउटा नियमित जागिरको व्यवस्था गरिदिएपछि अर्ण लामा पुनः जागिरमा आबद्ध भइन् तर त्यति बेला नेपालबाट चलचित्र बन्ने गर्थ्यो साई नेपाल चलचित्र संस्थानबाट तर त्यति बेला साई नेपाल चलचित्र संस्थानका बाट निर्मित चलचित्रमा गीत गाउनको लागि नागरिकताको एक किसिमको आवश्यकता थियो त्यसकारण धेरै चलचित्रमा अर्ण लामाले नेपालबाट गीत गाउन पाइनन् उनी दार्जीलिङकी वा पश्चिम बंगालकी नागरिक भएको कारणले तर पछि जब नेपालबाट निजी क्षेत्रबाट चलचित्र बन्न शुरू भयो कान्छी माया प्रीति भुवरी पहिलो प्रेम यी चलचित्रहरूमा अर्ण लामाले विस्तारै पार्श्व गायनमा साथ दिन पाइन् निजी क्षेत्रबाट बनेको पहिलो चलचित्र माइती घरमा पनि अर्ण लामाले गीत त गाइन् तर नायिकाको निम्ति होइन सह कलाकारका निम्ति त्यस चलचित्रमा लता मंगेशकर आशा भोसले नै नायिकाका लागि गीत गाएका थिए शरण प्रधानको देहान्तपछि मौन रहेकी अर्णा लामाको जीवनमा कर्मयोजनको प्रेरणाले पुनः उनले गाउन शुरू गरिन् तर उनका निम्ति गीतहरू एकै खालका लेखिए कर्मको रेखा नमेट्दो रहेछ पोहोर खुशी फाट्यो उदास मेरो जीवन कथा कसैलाई भनिन् बालापनको आँगन त्यागेर यस्तै गीतको भीड़मा नेपाली संगीतका निर्मातामध्ये एक नाति काजीले विश्व बल्लभको शब्दमा जोरदार संगीत गरे अर्ण लामाका लागि त्यो गीत आजको एउटा आकर्षण पनि हो भाग्यले खुसी उन्नाइस सय पैंतालिसमा दार्जीलिङको घुम पहाड़मा जन्मिएकी अर्णा लामाले नेपाली जनस्थानमा आफ्नो नाम ट्रेजेडी क्वीन विवेगान्त गायिकाको रूपमा स्थापित गर्नुपर्ने बाध्यता उनको जीवनको एउटा छनौट पनि थियो अम्बर गुरूङको नेपाल प्रस्थानपछि अरूणा लामा शरण प्रधान रंजित गजमे र जितेन्द्र बरदेवा मिलेर संगम नामका सांगीतिक समूह खोले यस समूहबाट पहिलो गीत यहाँ फूल नखिलेछ बाह्र आउन नै भुलेछ रेकर्ड भयो भने त्यसपछि हेर नहेर कान्छा डाँडालाई फूलले ढाक्यो भन्ने गीत रेकर्ड भयो अरूणा लामा र जितेन्द्र बरदेवाले गाएको हेर नहेर कान्छा डाँडामा फूलले ढाक्यो भन्ने गीत दार्जीलिङमा त्यति बेला प्रदर्शन भएको अंग्रेजी चलचित्र म्याग्निफिसेन्ट सेभेन हेरेपछि शरण प्रधानले संगीतबद्ध गरेका थिए भन्ने संगीत समीक्षक पिटर जे कार्थकको भनाइ छ शरण प्रधानका बारेमा उनका गुरू अम्बर गुरूङ भन्छन् शरण एक दुर्लभ संगीतकार हुन् फ्यान शुबर्ट एकतीस वर्षको कलिलो उमेरमा गए र प्राय झण्डै त्यही उमेरमा शरण प्रधानको दुःखमय निधन भयो शुबर्ट पाश्चात्य संगीत कलामा अतुलनीय प्रतिभा थिए र नेपाली संगीतको पृष्ठभूमिमा शरण प्रधानको भूमिका पनि कम छैन हुन त सुबटको दाँजोमा शरणले मेजर वर्कहरूतिर त्यति ध्यान दिएनन् तर सरल संगीतको सन्दर्भमा भन्ने हो भने कुनै पनि नेपाली संगीतकारको भन्दा शरणको स्थान सानो हुन सक्दैन उनका गुरू अम्बर गुरू तीस एकतीस वर्षको उमेर भनेको प्रतिभाशाली कलाकारको निम्ति चरम द्वन्दको उमेर हो यति बेला धेरै प्रतिभाशाली मान्छेहरू अचानक बितेका छन् विश्व प्रसिद्ध अभिनेत्री स्मिता पाटिलको पनि एकतीस वर्षको उमेरमा देहान्त भयो नेपालमा गजल शुरू गर्ने सूत्रधार गजलकार मोतीराम भट्टको पनि तीस वर्षको उमेरमै देहान्त भयो शरण प्रधानको पनि तीस वर्षको उमेरमै देहान्त भयो तीस एउटा प्रतिभाशाली कलाकारको निकै चुनौतीपूर्ण उमेर हो आजको यो अर्णा लामा विशेष कार्यक्रम तयार पार्दै गरेर हामीलाई पोखराबाट भर्खरै अभिमन्यु राणाले पनि फोन गरेर जानकारी गराउनु भएको छ पोखराको कार्यक्रमका बारेमा यदि यसपालि अर्ण लामाको सम्झनामा कुनै कार्यक्रम कहीँ कतै भएनन् हालै दार्जीलिङमा रक गार्डनमा अर्ण लामाको शालिगसम्म बनेको छ र भारत सरकारले दार्जीलिङ जाने बाटोलाई अर्ण लामाको नाममा नामाङ्कन गर्ने एउटा मनोनयन प्रस्तावसम्म राखेका छनृ तर हामीले त लगभग बिर्सिनिसकेका सकेका छौं यद्यपि हाम्रो कोही राम्रो गायिका वा कसैले राम्रो गीत गायो वा एल्बम विमोचन भयो भने प्रमुख अतिथिले भन्ने गर्छन् यी नानी भविष्यकी अर्णलामा हुन् भनेर तर अब अर्णलामा साँच्चै जन्मिन्छन् त प्रश्न धेरै जटिल छ फेरि शरण प्रधानकै शब्द र संगीतमा अर्णलामाको यो स्वर तिम्रो जोवन फूल हो भने मेरो जोवन पनि काँडा होइन धेरै धेरै होला तिम्रो माया मेरो माया पनि कम छैन शरण प्रधान शब्द र संगीतमा त्यति नै माहिर थिए स्वरमा अर्ण लामा भर्खरै पाल्पाबाट काठमाडौँ आउनुभएका राजेश्वर उदयले सम्झना गर्नुभयो अर्ण लामाका बारेमा मासको दाल र भात एकदम मनपर्ने अर्ण दिदीलाई काठमाडौँ आउनुहुँदा जहिले पनि जिरे खुर्सानीको व्यवस्था तत्काल हुनुपर्थ्यो अरू दिदी चट्ट पिरो परेको खान मन पराउनुहुन्थ्यो राजेश्वर उदयको कुराकानीसँगै मलाई याद आयो विजय उदय पालपालीले अर्ण लामाको सम्झनामा जब आकाश जब माटो बोल्छ भन्ने सांगीतिक कार्यक्रम गर्दा अर्ण लामा आफ्नो जीवनको संकटबाट भर्खरै बाहिर आएकी थिइन् आज यो अर्ण लामा श्रृंखला तयार पार्दै गर्दा हामीलाई अमृत थापा शर्मिला शर्मा दिनेश रावत घायल तमु दिनेश रामपाल सविता वैदे जोग, जोगमेहर रायमाझी उहाँ युएईबाट हुनुहुन्छ तेज कवाए कमल कार्की उत्तम खत्री दिलीप थापा दिलीप थापा सेनामंगल काठमाण्डुबाट हुनुहुन्छ र त्यसै गरिकन अन्य धेरै मित्रहरूले शुभेच्छा पठाउनु भएको छ धेरैले अणा लामाको सम्झनालाई आफ्नो पनि श्रद्धानत अनुभूति व्यक्त गर्नुभएको छ मनोज कुलुङ रविन्द्र मिश्र अर्पण राज खरेल अनन्त यात्री मिश्रण श्रेष्ठ अमृत थापा मानन्धर रमेश कृष्ण केसी शाओलिन श्रेष्ठ राधेश्याम धिताल केसी एभिशान्त असीम कुमाल र रश्मि अमात्य त्यसै गरिकन हाम्रो ट्वीटरमा हामीलाई धेरैले मेन्सन गर्नुभएको छ कैयौंले आफ्नो पहिलो प्रेमको ट्रेजेडी परेको बेला गाउने गीतहरूमा अर्ण लामालाई सम्झना गर्नुभएको छ भने एक्लै बस्दा सधैँ मलाई सम्झना तिम्रो आइरहन्छ मेरो बिछोड भएको बेलाको यादगार गीत हो भनेर लेख्नु भएको छ कसैले कसैले आफ्नो जीवनलाई लामाको गीत सुनेर सुधारेको पनि व्याख्या गर्नुभएको छ गोकुल सापकोटा कर्ण खड्गा त्यसै गरिकन एक्ले जयसिंह महरा प्रशान्त लामी लामिछाने रविराज बराल जयसिंह महरा र शिव खत्री र कालो सुनवारले पनि आफ्नो यो गीतलाई आज अर्ण लामा प्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ अर्ण लामा र शरण प्रधानले संगीतबद्ध गरेको एउटा गीत जो अब हामीसँग रेकर्ड छैन र त्यो गीत लोकगीत भन्दा पनि चर्चित भएको थियो यो जोबनलाई सलाम यो वैंशलाई सलाम जुन गीतपछि हिन्दी फिल्ममा ए लड़का हाई कैसा भन्ने गीतसँग गीतबाट गीतमा चोरी भएर सारिएको थियो र त्यो गीत हामीसँग अब कुनै रेकर्ड छैन तर त्यस्तै शब्द भएको एउटा गीत शरण प्रधानको शब्द र संगीतमा अर्णलामाको स्वर छैन मेरो जीवनको गन्ती नै छैन जोबनको धेरै कसैसित गुनासो छैन मेरै फुलको गन्ती नै छैन I Aquafina, me. लामाको सम्झनामा उज्यालो नाइन्टी नेटवर्कको विशेष प्रस्तुति अजर अमर गीतहरू आज यति नै अन्त्यमा राजेश्वर उदयले लेख्नुभएको सम्झनाको एउटा अंश अरूणा दिदी काठमाडौँ आउनुहुँदा प्रत्येक पटक विजय उदय पालपाली दाजुकोमा आउनुहुँदा खानासँगै दसवटा जिरे खुर्सानी खाने गर्नुहुन्थ्यो पुरानो दिन याद आयो भनेर उहाँले लेख्नुभएको छ भने यो कार्यक्रमका बारेमा सुदेश राई लेख्नुहुन्छ प्रकाश साइमी शाब्दिक रूपमा एउटा सार्थक नाम हो जो व्यक्ति जीवनको सानिध्यताबाट बेखबर छ अनि जुन जीवनको दृश्य उसको लागि अन्धकार छ पक्कै त्यहाँ प्रकाश सामीको प्रकाशले उज्यालो दिएको छ आज अणा लामालाई यही सम्झनाका साथ भनेर सुदेश राई लेख्नुहुन्छ यहाँलाई हार्दिक आभार र यी सबै गीतमा सहकारीमा हामीलाई साथ दिनुहुने नेपथ्यका सहकर्मी सुफल काफले र प्राविधिक मित्र सशिन्द्र गौतम सहित यो प्रस्तुता प्रकाश सामीलाई विदा दिनुहोस् कलाकार चिनुन् बाँचुन् र सम्झना रहन् अब भोलि सवा नौ बजे भेट्नेछौ विदा पाउ चा कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज